अहिले बिहानको सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्टजोनी तथा नसारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुँडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस मनोरञ्जनका लागि हजुर अर्पण खबरको साथमा एटिच्युड multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी एकेडमी एकाडेमी खैरहनी चार पर्सा नारायणी डेभलपमेन्ट बैंक माथि मोबाइल नम्बर अंठानब्बे चार बाहन्न छियालीस एक चौहत्तर र अन्ठानब्बे चार त्रिपन्न पैंतालीस शून्य चौदह नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज कंग्रेस महामन्त्री प्रकाश मान सिंहले वर्तमान सरकारले चुनावमा केन्द्रित नभएर आफ्नो आयु लम्ब्याउन खोजे मुलुकको लागि दुर्भाग्य हुने बताउनु भएको छ उहाँले सरकार र प्रमुख चार दलको गतिविधि नै चुनावी वातावरण बनाउन सहयोगी नभएको दावी गर्नुभयो जनताले चुनाव चाहेका छन् ललितपुरमा गणेश मानसिंह केन्द्रको स्थापना दिवसको अवसरमा बोल्दै नेता सिंहले भन्नुभयो चार दलको गतिविधि चुनाव सार्ने खालको छ उहाँले प्रमुख दलका नेताहरूले दिएको अभिव्यक्तिले नै चुनाव नहुने संकेत गरेको दावी गर्नुभयो उहाँले तोकेकै समय मंगिर चारमा निर्वाचन गर्नुको विकल्प नभएको समेत बताउनुभयो आसन्न संविधानसभा निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू गर्ने भएको छ आगामी मङ्सिर चार गते हुने संविधान सभाको निर्वाचनलाई ध्यानमा राखी पचहत्तर जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारेमा सुसूचित गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरेको पार्टीले जनाएको छ सो प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण नेपाली कंग्रेस र अन्य दलबीचको भिन्नता सैद्धान्तिक र व्यावहारिक तथा भावी आगामी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तुका बारेमा सहभागीले छलफल गर्नेछन् प्रत्येक जिल्लाबाट आउने दुई दुईजना प्रतिनिधि र केन्द्रका समेत गरी करिब तीन सय जनालाई पार्टीका नेता तथा विज्ञहरूले प्रशिक्षण दिन लागेका हुन् फोटोसहितको मतदाता नामावलीमा त्रुटि सच्याउने र ठेगाना परिवर्तन गर्ने म्याद आज सकिँदैछ गाउँ विकास समिति र नगरपालिकाको कार्यालयमा टाँसेको नामावलीमा आफ्नो नाम भए नभएको एकिन गर्न र ठेगाना परिवर्तन गर्न आयोगले गएको मंगलबारदेखि आजसम्मको समय तोकेको हो नामावलीमा आफ्नो नाम भए नभएको याकिन गर्न र त्रुटि सच्याउ त्रुटि भएमा सच्याउन आयोगले आग्रह गरेको छ आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार निर्वाचन आयोग र नामावली टाँस भएका कार्यालय आज पनि खुल्ला हुने भएकाले बेलुकासम्म नामावली सच्याउन र ठेगाना परिवर्तन गर्न सकिन्छ मङ्सिरसम्म नामावली भर्ने सबैको नाम वेबसाइटमा राखिसकेको र त्यसपछि दर्ता भएकाहरूको पनि राख्ने काम भइरहेको राईले बताउनुभयो वेबसाइटमा नाम नदेखिए पनि सम्बन्धित गाविस वा ओडा कार्यालयमा टाँस भएको सूचीबाट आफ्नो नाम हेर्न सकिने उहाँको भनाइ छ राप्रपा नेपालले आजबाट चुनावी अभियान सञ्चालन गर्ने भएको छ मकवानपुरबाट सुरु हुने अभियानका लागि अध्यक्ष कमल थापा हेटौँडा पुग्नु भएको छ मकवानपुरको क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गर्नुभएका थापाले आज विभिन्न गाविसमा कार्यक्रम गर्ने बुझिएको छ आगामी संविधान सभाको चुनावबाट आफूहरू नयाँ शक्तिको रूपमा उद्याउने बताउँदै आउनुभएका थापाले अहिलेबाटै चुनावी तयारी गरे त्यो सम्भव हुने जिकिर गर्नुभएको छ आज सत्तालिसौं रक्तदाता दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ हरेक वर्ष साउन बाह्र गते नेपाल रेडक्रस रक्त संचार केन्द्रले रक्तदाता दिवस मनाउँदै आएको छ रक्तदाता दिवसको अवसरमा आज केन्द्रले औपचारिक कार्यक्रम गरी नियमित रगत संकन शिविर सञ्चालन गर्ने संस्थालाई सम्मान गर्ने भएको छ रक्तदान प्रति सर्वसाधारणलाई प्रेरणा दिने उद्देश्यले नेपालमा रक्तदाता दिवस मनाउन थालिएको हो दिवसका अवसरमा गत वर्ष करिब पाउने तीन लाख युनिट रगत संकलन भएको केन्द्रले जनाएको छ स्थानीय युवाहरूले रत्नगर तिनमा रहेको लौरे घोल तालको आज सरसफाई गरेका छन् न्यू सेन्चुरी युवा क्लबको अगुवाईमा तालको करिब दस कट्ठा क्षेत्रफल सरसफाई गरिएको हो युवाहरूले तालमा रहेको कर्कलो जलकुम्बी र करान्ती झार निकालेर फालेको क्लबका अध्यक्ष श्रीमान तामाङले जानकारी दिनुभयो सिमसार र जमिनमुनिबाट मोल फुट्ने भएकाले लौरी घोल रत्नगरको ऐतिहासिक महत्व बोकेको क्षेत्र हो धार्मिक पर्यटनको सम्भावना रहेको सो क्षेत्रमा रहेको ताल संरक्षणको अभावले वर्षदेखि अलपत्र परेको थियो ताल सरसफाई गरेर लौरी घोलको महत्व र तालको मोल सुक्न नदिन युवाहरूले सरसफाई गरेको स्थानीय समाजसेवी शेषनाथ अधिकारीले जानकारी दिनुभयो लौरी घोलको संरक्षणका लागि रत्नगर नगरपालिकाले बजेट छुट्याउने गरेको भए पनि लामो समयसम्म ताल सरसफाई हुन नसकेको उहाँले बताउनुभयो तीन बिगाहा भन्दा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्र परापूर्व कालमा विष्णु भगवानले पालेका गाईहरूलाई पानी खुवाउने ठाउँ रहेको किबदन्ती रहँदै आएको छ युरोपको आर्थिक मन्दीका बेला मानसिक स्वास्थ्य समस्या भएका मानिस बढी प्रभावित भएको अध्ययनले देखाएको छ सन् दुई हजार छदेखि दुई हजार दसको बीचमा मानसिक स्वास्थ्य समस्या भएकाहरूको बेरोजगारी दर अरू सामान्य मानिसमा भन्दा दोब्बरले बढेको पाइएको लन्डनको किङ्स कलेजका विज्ञले गरेको अध्ययनले देखाएको छ अध्ययनकर्ताले मानसिक स्वास्थ्य समस्या भएकाहरू प्रतिको नकारात्मक दृष्टिकोण बेरोजगारी बढ्नुको मुख्य कारण भनेका छन् विज्ञहरूले सत्ताइस युरोपेली देशका बीस जनाको मानसिक स्वास्थ्य मानसिक स्वास्थ्य समस्या भएकाको व्यवहार र पछिल्लो बेरोजगारी दरको अध्ययन गरेका थिए र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ खेल अपराह चार बजे दशरथ रङ्गशालामा हुनेछ समचरणमा अपराजित रहेको नेपाल बङ्गलादेशलाई जितेर उपाधि नजिक पुग्ने योजनामा छ नेपालले समचरणमा भुटानलाई सात शून्य र पाकिस्तानलाई तीन शून्यले हराएको थियो भने अफगानिस्तानसँग एक एकको बराबरी घेरेको थियो बङ्गलादेशले श्रीलङ्कालाई तीन एकले हराएको थियो भने भारतसँग दुई शून्यले हारेको थियो नेपालसम्म एक विजेता हो भने बंगलादेश समूह बीको उपविजेता हो नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले अरू टिमको तुलनामा बंगलादेश कमजोर टिम भए पनि उसका विरूद्ध आक्रमक रूपमा खेलेर फाइनल पुग्ने प्रयास रहने बताएका छन् हवस्त बिहान एघार बजेको अर्पण खबर सकियो ध्रुवराज बिदा भई नमस्कार अर्पण खबरको साथमा एटिच्युड multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टी लर्निङ एकाडेमी चार पर्सा नारायणी डेभलपमेन्ट बैंक माथि मोबाइल नम्बर अन्ठानब्बे चार छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न शून्य चौध का लागि सुन्नु हजुर रेडियो अर्पणा सुन्नु हजुर केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दैन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन आसाउ, हसाउ, गाउ, अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला